त्यसपछि यो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक आइतबार यसै समयमा तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला अनि मुक्तकमाला लिएर आज पनि हामी उपस्थित भइसक्यौँ कार्यक्रम मुक्तकमालाको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई हार्दिक स्वागत हार्दिक नमस्कार म मदन भण्डारी छु तपाईँहरू समक्ष कार्यक्रमभरि रहनेछु त्यस्तै मलाई प्रविधि समेसनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radiovision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ मन्द मन्द मुस्काउने चुनेली रात पठाएकी छु मन्द मन्द मुस्काउने चुनेली रात पठाएकी छु मनमा साँझ बिहान आउने याद पठाएकी छु अब के छ कस्तो छ मलाई केही नसोध्नु मैले मेरो मुठु नै कसैलाई सौगात पठाएकी छु मैले मेरो मुठु नै कसैलाई सौगात पठाएकी छु आहा यो लोप्लाक्त मुक्तक मुक्तकार विमल गिरिजीको चारपानी दुई झापा उहाँको घर हो हाल उहाँ ब्रसेल्स बेल्जियममा बस्दै आइरहनु भएको छ सपरिवार समयले प्रेमिल रङ छरेको यादहरू आउँछ समयले प्रेमिल रङ छरेको यादहरू आउँछ समर्पणको थुङ्गा झरेको यादहरू आउँछ कुनै दिन मन्दिर धाउँदै गर्दा मौन इसारामा नचर फ्याँका फ्याँक गरेको यादहरू आउँछ नचर फ्याँका फ्याँक गरेको यादहरू आउँछ मैले अर्को मुक्तक श्रोता विमल गिरिजीको नै तपाईँहरू समक्ष राखेँ आजको यो वसाई श्रोता विमल गिरिजी विशेष रहनेछ विमल गिरिजीका यिनै दुई सुन्दर मुक्त खरबहरूसँगै आजको यो श्रृङ्खलामा मुक्तकको सिलसिला सुरु गर्न चाहे चार दुई झापा घर अनि हाल ब्रसेल्स बेल्जियम मैले केही समय अघि उहाँको ठेगानामा भनेको थिएँ अहिले उहाँ घर आउनुभएको छ स्वदेश फर्कनु भएको छ केही समयको लागि उहाँ फर्कि पनि हाल्नुहुन्छ पुनः बेल्जियम नै यही मौकामा उहाँसँग आज मैले बलाकुसारी गर्ने विचार गरेँ बडो स्वादिला बडा मिठा गुलिया रसिला मुक्तक विमल गिरिजी लेख्नुहुन्छ जब घर छाडिन्छ सपना बुनिएको हुन्छ जब घर छाडिन्छ सपना बुनिएको हुन्छ देश छाड्दा मनमा सुइरो उनिएको हुन्छ अवसान हुने डर पनि हुन्छ चुनौतीहरूमा भित्र जिन्दगीलाई थुनिएको हुन्छ भित्र जिन्दगीलाई थुनिएको हुन्छ परदेशको पीडा परदेशको बसाई परदेशीलाई जति कसलाई थाहा हुन्छ आजको यो बसाईमा विमलजीका मुक्तक सुन्नेछौँ परदेशमा रहँदा बस्दाको दुःख सुखलाई हामी साटासाट गर्नेछौँ अर्को मुक्तक मसँगै उहाँकै उठाउन चाहे केही समयपछि उहाँसँगै कुराकानी अनि उहाँकै आवाजमा गजबका मुक्तक हामी सुन्नेछौँ कहिले जुनको उजेलो हेरी तस्बिर छुन मन लाग्छ कहिले जुनको उजेलो हेरी तस्बिर छुन मन लाग्छ कहिले विगतका सग्ला दुःख सम्झिर हुन मन लाग्छ जीवनका अनेक यात्राहरूमा कहिले ओझेल नहुने गरी कहिले पत्रै पत्र अक्षरमा अभिव्यक्त हुन मन लाग्छ यस्तै लोभलाग्दा मुक्तक केही समयपछि विमल गिरिजीसँग म लिएर आउनेछु म दाजु भन्छु विमल दाजुसँगको विशेष कुराकानी लिएर आउनेछु थोरै उहाँको बारेमा मैले बोल्न चाहेँ भोजपुर दोबाने चार सालेबा उहाँको जन्म घर चारपाने दुई झापा अहिले र यो बेलाको बसाइ भने ब्रसेल्स बेल्जियममा उहाँ गीत लेख्न मन पराउनुहुन्छ मुक्तक लेख्न मन पराउनुहुन्छ आइको लेख्न मन पराउनुहुन्छ त्यस्तै कवितामा रमाउन मन पराउनुहुन्छ सम्झनाका तरेलीहरू गीत सङ्ग्रह उहाँको दुई सालमा आएको थियो त्यस्तै उपासना गीत सङ्ग्रह उहाँको दुई सालमा आएको थियो गोदुली मन मुक्तक सङ्ग्रह उहाँले दुई हजार उनसत्तरी सालमा निकाल्नुभएको थियो भने स्पन्दनका छालहरू मुक्तक सङ्ग्रह दुई हजार बहत्तर सालमा उहाँले निकाल्नुभएको थियो केही समय अघि उहाँको विभाजित मन हाइकु सङ्ग्रह पनि आइसकेको छ तपाईँहरू समक्ष हामी समक्ष अहिलेलाई भने एउटा मिठो गीत तपाईँहरू समक्ष राख्न चाहन्छु विमल दाईकै रोजाइमा रहेको गीत म राख्न चाहन्छु उहाँकै मुक्त मसँग रहेका छन् विमल दाईका मुक्तक मुक्तकसँगै दाहिनी भने <laughs> हाँसिरहनु भएको छ अगाडि बसेर उहाँकै मुक्तक अनि मुक्तकसँग एउटा मिठो गीत तपाईँहरू समक्ष गीत पश्चात आउँछु उहाँसँगको कुराकानी लिएर आउँछु मन चञ्चलताले भरिसक्यो अब त आए हुन्थ्यो प्रिया मन चञ्चलताले भरिसक्यो अब त आए हुन्थ्यो प्रिया उन्मादले सीमा तरिसक्यो अब त आए हुन्थ्यो प्रिया कति पर्खनु मनभरि काउकुती बोकी तिम्रो दर्शन पाउन घाम पनि होसेल परिसक्यो अब त आए हुन्थ्यो प्रिया गाम पनि ओसेल फरिसक्यो अब त आए हुन्थ्यो प्रिया बसे आउला भने मेरो उठ्ने पालो मेरो उठ्ने पालो गुर्दा गुर्दै जिन्दगी नै कालो कालो भई गए छ कालो अँध्यारो नै देखिन्छ नि आँखा तिमीले हेर्दा आफ्नै छाया आफैसँग भागी हिँड्न थाल्यो भागी हिँड्न थाल्यो आफ्नै माया आफैलाई बोझ लाग्न थालो थालो बुझ लाग्न थालो बोझ लाग्न थालो तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव स्वामीको कार्यक्रम मुक्तक माला भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् हावा निराशा मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता तपाईँ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ आजको यो विशेष बसाइमा मसँग मुक्तकार विमल गिरीजी हुनुहुन्छ उहाँसँगै म कुराकानी गर्नेछु कुराकानी सँगसँगै उहाँकै आवाजमा मिठा मिठा मुक्त करपहरू पनि हामी सुन्नेछौँ दाइ तपाईँलाई कार्यक्रम मुक्तक मालामा स्वागत छ हजुर भाइ धेरै धेरै धन्यवाद सम्पूर्ण रेडियो भिजनका टेक्निसियन दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै हाम्रो कार्यक्रम सुरु गर्न गइरहेका छौँ सन्चै हुनुहुन्छ हजुर ठिकै छ तपाईँले छोड्दाको झापा र अहिले धेरै भिन्न छ है परदेशबाट भर्खर आइपुग्नु भएको छ हजुर सोह्र वर्ष पहिले म यहीँ थिएँ यहीँ भूमिमा थिएँ यहीँ बाटोमा हिँड्थेँ तर आज यो बाटो यो भूमि धुलाम्मे अनि हिलाम्मे अनि धेरै धेरै सवारी साधनहरू र मानिसहरूको चापले गर्दा अलिकति अप्ठ्यारो अप्ठ्यारो कस्तो कस्तो महसुस गरिएको छु आज हामी तपाईँको मुक्तकमा रमाउनेछौँ विशेषता सँगसँगै कुराकानी पनि जोड्दै जानेछौँ नेपाल आउनुभएको छ घरमा आउनुभएको छ परदेशबाट नि दाइ अब घर जाँदैछु भन्ने थाहा हुँदा त्यहाँबाट हिँड्दाको मनको चञ्चलताको बारेमा बताइदिनुहोस् न भोलिको प्लेनको अब रफ्तारलाई सम्झँदै बेलुका साँझमा निदाउने प्रयास गरियो मनले कता कता खुसी कता कता मन खुसीले भकिएको महसुस गर्दै निदाउने बडा अप्ठ्यारो भयो जस्तो भयो तर निदा यो भोलिपल्ट बिहान भयो फेरि क्रम त उयो आफ्नो देश सम्झँदै फेरि उडेर आयो तपाईँ हरेक पटक नेपाल आउँदा एउटा मिठो कोसेली बोकेर आउनुहुन्छ कहिले गीत सङ्ग्रह कहिले मुक्तक सङ्ग्रह अहिले हाइकु सङ्ग्रह लिएर आउनुभएको छ कसरी समय जुराउनुहुन्छ परदेशी भूमिमा सृजनादेखि सङ्ग्रहसम्म जिन्दगीमा गर्नुपर्ने कुराहरू थुप्रै हुँदाहुँदै पनि कति कुराहरूलाई थाँती राखेर परदेशमा व्यस्तताको बावजुद पनि थोरै समय निकालेर कहिले कहिले देशलाई सम्झँदै आफन्तलाई सम्झँदै त्यसको माटो हावापानी सम्झँदै केही सम्झेर ती कुराहरूलाई सङ्ग्रह गरेको हुँ अ त्यति धेरै त छैन यो चौथो पटक पनि अहिले मैले हाइकु सङ्ग्रह विभाजित मन लिएर आएको छु यो यहाँहरूको हातमा छ गाह्रो हुन्छ होला नि परदेशबाट सङ्ग्रहलाई फाटक समक्ष ल्याउनको लागि त्यो त छँदैछ गाह्रो अप्ठ्यारो कुरो त छँदैछ तर त्यसलाई जसोतसो ज्यान त्यान म्यानेज गर्दै आइरहेको छु हामी मुक्तक सुनाउँदै अब हामी मुक्तक सुन्दै कार्यक्रममा अगाडि बढ्नेछौँ मुक्तक सुनौँ हजुर पहिलो मुक्तक छ प्रेमले थिचेर यो मन न्यानो पार न प्रिय प्रेमले थिचेर यो मन न्यानो पार न प्रिय जुनले चियायो बिस्तारै पर्दा झार न प्रिय क्षणभरमै चुल्ठोभरि सिउरी दिन्छु तिम्रो लाजको घुम्टो थोरै माथि सार न प्रिय तिम्रो लाजको घुम्टो थोरै माथि सार न बडा मिठो मुक्तक घरको मुक्तक सुनौ न हामी पीडा र क्रन्दनले बरबराइरहेको छ देश आज विश्व मानचित्रबाट हराइरहेको छ देश आज किन सुन्दैनौ चितकार ए देश हाँक्ने पशुहरू हो किन सुन्दैनौ चितकार ए देश हाँक्ने पशुहरू हो खाडलमा निसासिँदै कराइरहेको छ देश आज खाडलमा निसासिँदै कराइरहेको छ देश आज खाडलमा निसासिँदै कराइरहेको छ देश आज देश प्रेमले भरिएको बडो मिठो मुक्तक सुनाउनु भयो झापामा नेपाली मुक्तकले जुन उचाइ लिइरहनु पर्ने हो त्यो उचाइ लिन सकेको छैन तर तपाईँको कलम निरन्तर यही विधामा रमाइरहेको छ यसबीचमा कसैले विमल मुक्त के लेखेर बस्या होला अरू विधा छँदै थियो नि भनिया छन् कि छैनन् होला हुन्छ नि मनभित्र जलन बोकेर बसेकै अहिले कसैले त्यस्तो त्यस्तो आवाज त मेरो अगाडि त्यस्तो शब्दहरूको प्रहार त गर्नुभएको छैन हजुर हजुर तर कता कता अहिले आउँदाखेरि अब लामो विधाहरू पढ्ने जस्तै उपन्यास पढ्ने लामा लामो कविताहरू पढ्ने मानिसहरूसँग समय रहन्न हजुर त्यसैले छोटो चार लाइनमै निकै कुरा अटाएर लेखिने विधा हो मुक्तक र यही मुक्तकद्वारा कहिले कहिले म पनि देशप्रेम माया पिरतीको कुराहरू पोख्ने गर्छु कोर्ने गर्छु त्यही हो त्यसैबाट मुक्त अहिले देशमा निकै मौलाएको छ त्यस्तै भन्नुपर्दा परदेशमा पनि हजुर हजुर गागरमा सागर हटाउने विरा मुक्तक भनिन्छ नि है भनिन्छ र हो पनि मलाई लाग्छ छोटो मिठो चट्ट भनेका कुराहरू छोटो थोरैमा भन्न सकिँदै मुक्तक यो मलाई चाहिँ बहुत प्यारो विधा लाग्छ यसैमा दुईवटा मुक्तक सङ्ग्रह पनि मैले प्रकाशित गरिसकेको छु हजुर हजुर दाइ यो कुन समयमा बढी उपयुक्त हुन्छ सिर्जना खोर्न परदेशी भूमिमा जब तपाईँ रहँदै आउनुभएको छ कुन समय चाहिँ बढी उपयुक्त लाग्छ तपाईँलाई उहाँको कुरा गरेँ है मैले त्यो समय यही समय त्यही समय भन्ने त रहन्न हजुर हजुर अब स्वदेशमा जस्तो समय रहन्न विदेशमा साह्रै व्यस्त हुनुपर्छ अब कहिले कहिले कता कता हिँडिरहँदा कसैले सुनेको कुरो कसैले बनाएको कुरो र कति आफैलाई परेका कुराहरूलाई एक दुई लाइन देखेर मनमा यसो भिजाएर फेरि फोनमा सेभ गरेर राख्ने गर्छु अनि पछि आएर फेरि घरमा आएर त्यसलाई चाहिँ अब चार लाइन बनाउँछु अब त्यो मुक्तकार चाहिँ म त्यत्रो होइन म राम्रो एउटा पाठक चाहिँ हुँ आदरणीय श्रोता कृपया मुक्तकमाला अहिले तपाईँहरू सुनिरहनु भएको छ रेडियो बिजन एकानब्बे दशमलव छ मेगा हार्समा आजको यो वसाईमा मसँग मुक्तकार विमल गिरिजी हुनुहुन्छ हामी उहाँसँगै छौँ अहिले दै मुक्तक सुनौ कार्यक्रममा मौका छोप्दै अर्काको पछि परिरहन्छ मान्छे मौका छोप्दै अर्काको पछि परिरहन्छ मान्छे आफूलाई बेचेर तल तल झरिरहन्छ मान्छे मनभरि उमङ्गका छालहरू उरालेरै भए पनि बाँच्नको निम्ति पल पल मरिरहन्छ मान्छे बाँच्नको निमित्त पल पल मरिरहन्छ मान्छे साँच्चै मिठो अर्को मुक्तक सुनौ न घामको मौसम हुरी बतास चल्छ किन अचेल घामको मौसम हुरी बतास चल्छ किन अचेल आफ्नै छायाले आफैलाई छल्छ किन अचेल जसले सलाइखुरी बोटमै आगो लगाइ गयो उसकै यादले फेरि दिलमा फल्छ किन अचेल उसकै याद फेरि दिलमा फल्छ किन अचेल तपाईँ बेल्जियम जानुभएको कति भयो दाइ करिब करिब साँच्चै नडाँटी भन्नुपर्दा त सोह्र वर्ष भयो सोह्र वर्ष भयो है हजुर अब स्वदेश नै फर्क्यौँ जस्तो भएको छैन मनलाई त्यो थोरै अप्ठ्यारा कुराहरूलाई मिलाएर अब बिस्तारी बिस्तारी पाइला फर्किन्छ भन्ने सोचेको छु थोरै बेल्जियमको साहित्यिक माहौलको बारेमा बताइदिनुहोस् न के कस्ता कार्यक्रमहरू हुने गर्छन् त्यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको अध्यक्ष भएर मैले पनि दुई वर्ष सम्हालेँ हजुर हजुर दुई हजार सात सालदेखि हामीले त्यहाँ केही साहित्यिक एक्टिभिटीहरू गरिएका छौँ अब हामी देवकोटा जयन्ती मनाउँछौँ भानु जयन्ती मनाउँछौँ त्यस्तै गरेर अन्य कार्यक्रमहरू पनि गर्छौँ पहिले हामी कविता सम्बन्धी वसन्त कवि गोष्ठी भनेर हामी सञ्चालन गर्छौँ एकअर्कामा भेट्छौँ साहित्यिक कुराकानी गर्छौँ दुःख सुख बाँड्छौँ यो बडा मजा आउँछ त्यो प्रोग्राम गर्दा कता कता देशको माया इष्टमित्र साथीभाइको माया हावापानी सम्पूर्ण कुरोको याद आउँछ ती कुराहरूलाई भुलाउन साहित्य लेख्छौँ र साहित्यिक माहौल बनाउँछौँ उता हुने कार्यक्रम र यता हुने कार्यक्रममा के कस्तो फरक भेट्नुहुन्छ आफूले त्यो त थुप्रै फरक छ यहाँ साहित्यिक मनहरू धेरै हुनुहुन्छ प्रशस्त हुनुहुन्छ तर उता हामी सीमित छौँ हामी साहित्यकारै त त्यति छैनौँ तर हामी राम्रा खालका पाठक चाहिँ हौ <laughs> हामी मुक्तक सुनाउँदै जुन माथितिर सर्दा सर्दै उनलाई देखेर रोएँ जुन माथितिर सर्दा सर्दै उनलाई देखेर रोएँ पारी उज्यालो झर्दा नझर्दै उनलाई देखेर रोएँ जिन्दगी तिमी हौ भन्थिन् कुनै दिन मलाई जिन्दगी तिमी हौ भन्थिन् कुनै दिन मलाई पराईले सिन्दुर भर्दा भर्दै उनलाई देखेर रोएँ पराईले सिन्दुर भर्दा भर्दै उनलाई देखेर रोएँ मार्मिक मुक्तक सुनाउनु भयो मनै चसक्क पार्ने मुक्तक सुनाउनु भयो अर्को मुक्तक सुनाउन सँगसँगै आमाका आँसु धाराले घरतिर बोलाउँछ मलाई आमाका आँसु धाराले घरतिर बोलाउँछ मलाई अभावको ज्वालामुखीले फेरि फुटाउँछ मलाई रहरले पो को परदेश बन्छ र परदेशमा भए पनि माटोको सुगन्धले पल पल झस्काउँछ मलाई माटोको सुगन्धले पल पल झस्काउँछ मलाई हो यसपटक पनि आमाको मायाले फेरि बोलायो है दाइ हजुर हजुर फेरि अर्को एउटा मुक्त तिमी लजाउँथ्यौ पर सरेर तिमी लजाउँथ्यौ पर सरेर मैले बिर्सेको छैन माया गर्थ्यौ नगरे झैँ गरेर मैले बिर्सेको छैन मलाई एकहोरो चोर्थ्यौ त्यो जादु कला तिम्रो यो मनभरि काउकुती भरेर मैले बिर्सेको छैन यो मनभरि काउकुती भरेर मैले बिर्सेको छैन यो मनभरि काउकुती भरेर मैले बिर्सेको छैन यो मुक्तक मुक्तक जस्तो हुन मुक्तकभित्र के के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई मुक्तकभित्र अब यो चार लाइनको मुक्तक यसमा यति गतिहरू त मिल्नैपर्छ हजुर एउटा लाइन स्वतन्त्र हुनुपर्छ हजुर हजुर र भन्न खोजेका भन्न खोजेका कुराहरू अब अलिकति स्वादिलो चोटिलो हुनु पर्यो त्यही भन्छु म त्यसैलाई मुक्तक भन्छु यो धेरै लामो बिसवटा अक्षरभन्दा बढीको लामो मुक्तक हुन्न हजुर हजुर जति सक्दो छोटो मुक्तकहरू नै पढ्नप्रिय हुन्छन् धेरै लामो भयो भने पट्यार लाग्दो पनि हुन्छ हजुर छोटो लेखौँ मिठो लेखौँ मिठो लेखौँ जो अहिले कार्यक्रम सुनिरहनु भएको छ थोरै मुक्तक लेखनमा आफ्नो रुचि बढाउनु भएको छ उहाँहरूलाई यस्तो चाहिँ लेखे फलदायी हुन्छ लाभदायी हुन्छ भन्ने केही सूत्र छ तपाईँसँग यो त त्यस्तो खासै छैन अब अलिकति प्रेम सम्बन्धी प्रेममा बिछोडिएका मनहरूलाई कोही बेला अलिकति थोरै सान्त्वना मिल्ने खालका शब्दहरू देश छाडेर परदेश जाँदाखेरि परदेशी मनले देश सम्झिँदा कस्तो कुराहरूले मन छुन्छ त्यो कुराहरूलाई लिएर लेखिन्छ यस्तै यस्तै कुराहरू हुन् हरेकलाई छोएर लेख्नु पर्यो हजुर हरेकलाई छोएर लेख्नु पर्यो हरेकको सुन्दाखेरि त्यो मन मुटुमा चस्स बिज्नु पर्यो मन छुनु पर्यो हामी मुक्तक पनि सँगसँगै सुनिरहेका छौँ मुक्तक सुनाउँदै सुदूरमा अबाबको खाल्टो पुरिन्छ कहिलेसम्ममा सुदूरमा अबाबको खाल्टो पुरिन्छ कहिलेसम्ममा कर्णाली जस्तै आँसुका भेल थुनिन्छ कहिलेसम्ममा सरकार यदि त मुर्दा होइनस् भने सत्य बोल ए सरकार त मुर्दा होइनस् भने सत्य बोल यो मुलुकमा संविधान लेखिन्छ कहिलेसम्म संविधान आउनुभन्दा अगाडि लेख्नु भएको थियो हजुर त्यो थियो त्यसैलाई अहिले हामी बोल्दैछौँ संविधान लेखिसक्यो र पनि यो पूर्ण यसले रूप चाहिँ पाएको छैन अहिले पनि यो विभिन्न कुराहरू यताउता भइरहेका छन् अब कामना गरौँ अब दुनियाँमा नेपाल देशभरि सबैलाई शान्ति होला राम्रो संविधान लेखिएला सबैको मञ्च होला कामना गरौँ संविधानमा अझै पनि हटाउनु पर्ने कुराहरू धेरै छन् विवादित छन् अर्को मुक्तक सुनौ हाँगा भाँचिएर सुकेको पात जस्तै भएको छु हाँगा भाँचिएर सुकेको पात जस्तै भएको छु चुरा फुटाएको नारीको हात जस्तै भएको छु अब कहिले उज्यालोको आश नगर मबाट म आफू नै जुन निभेको रात जस्तै भएको छु म आफै नै जुन निभेको रात जस्तै भएको छु यो मुक्तक सुनिरहँदा थोरै घर परिवारलाई सम्झिन चाहे घर परिवारबाट कतिको साथ र सहयोग पाउनु भएको छ यो मैले पहिले पहिले पनि भन्दै आएको छु पहिले मेरो मुक्त जब म लेख्छु यी शब्द शब्द मेरो श्रीमती उषा गिरी उहाँलाई सुनाउँछु हजुर हजुर अब उनीले यो यो ठिक छ यो पोस्ट गर्नु यो राख्नु उनले भनिन् भने त्यो म राख्छु नत्र भने फेरि त्यो शब्दहरू काटेर यो भएन भनेर उनले भनिन् भने फेरि त्यो शब्द म राख्दिनँ हरेक कुराहरू एकअर्कामा सामञ्जस्य छ सहयोग बहुत छ भाउजूको निकै ठुलो हात छ विमल गिरी विमल गिरी हुनलाई त्यो हजुर हो सत्य बोल्नु हो मन मुक्तक सङ्ग्रह दुई हजार उनसत्तरी सालमा ल्याउनुभयो हजुर अहिले स्पन्दनका छालहरू लिएर आउनुभएको छ जसले नेपाली मुक्तकको विकासमा ठुलो भूमिका राख्छ मैले थोरै जोड्न चाहेको कुरा के हो भने हामी लेखक कहाँनिर चुकेका छौँ र पाठक अझै पनि सङ्ग्रह किनेर पढ्न रहर गरिरहेका छैनन् मुक्तको बजार किन तातिरहेको छैन यो त बडा अचम्मको कुरो छ अब हामी यो अवस्थामा आइसकेका छौँ यो अवस्थामा आउँदा आउँदा पनि हामीले साहित्यका विधाहरू यो विधा राम्रो यो विधा नराम्रो भन्ने त हुँदैन हजुर तर मुक्तक विधा एउटा सशक्त विधा हो भनेर अझै पनि हामीले बुझिसकेका छैनौँ यो जनमानसमा धेरै साथीहरू बुझिसक्नु भएको छैन तर यो एउटा साहित्यको विधा चाहिँ सशक्त विधा हो भन्ने म भन्न चाहन्छु साहित्यको चटनी भनिन्छ मुक्तकलाई हामी कार्यक्रमका बिचबिचमा मुक्तक सुन्दै पनि आइरहेका छौँ तपाईँको मुक्तक सुनाउँदै म सकेको घाम हुँ भर नगर न प्रिय म सकेको घाम हुँ भर नगर प्रिय मेरो सम्झनामा बाँच्ने मर्ने रहर नगर प्रिय तिमी थोरै ढिला भयौ म भर्खरै कसैको भए तिमी थोरै ढिला भयौ म भर्खरै कसैको भएँ यो जुनीलाई अब तिम्रो हुन्न कर नगर न प्रिय यो जुनीलाई अब म तिम्रो हुन्न कर नगर न प्रिय खोक्रो आश्वासन छाडेर कति छौ साँडेहरू ठोक्रो आश्वासन छाडेर कति गर्जन्छौ साँडेहरू अझै संविधान सभा भाँडेर कति गर्जछौ साँडेहरू कडाली भोकले मर्दैछ जाजरको रोगले मर्दैछ झुट्टा रेडिमेड सपना बाँडेर कति गर्जन्छौ साँडेहरू झुट्टा रेडिमेड बाँडेर सपना बाँडेर कति गर्जन्छौ साँडेहरू कस्तो कस्तो विषयमा चाहिँ मुक्तकमा कलम चलाउँदा आफू रमाउनुहुन्छ देशप्रेम सम्बन्धी विशेष मञ्च हुन्छ श्रृङ्गारिक भावहरू उसले पनि मञ्च हुन्छ हजुर हजुर परेका कुरा देखेका कुरा सुनेका कुरा यी सबै कुरालाई सम्मिश्रण गरेर लेख्छु म दाइ सुटुक्क झापा आउनुहुन्छ सुटुक्क जानुहुन्छ अग्रजहरू सबैले चिनेको नाम हो देखेको नाम हो विमल गिरी तर हामी जो भर्खरै लेख्दैछौँ अनि झापामै छौँ तपाईँसँग न कुनै बेला भेट्ने मौका मिल्यो न कुनै कार्यक्रममा भेट भयो हामी रिसायौँ भने तपाईँसँग कसो होला यो मन हो यो मनसँग यहाँहरूको मन बाँड्ने हो यो रिसाउने खुसाउने भन्ने कुरो हुँदै हुँदैन यो हामी एकअर्कामा मनमुटुमा सधैँ रहनेछौँ झापामा कुनै त्यस्तो एउटा साहित्यिक कार्यक्रम होस् जहाँ चाहिँ झापाभरिका सम्पूर्ण साहित्यिक मनहरूसँग भेटौँ त्यस्तो चाह छ कि छैन मनमा त्यो त्यो साह्रै मन छ यहाँ झापाका स्रष्टाहरूसँग साहित्यिक मनहरूसँग भेट्ने मेरो ठुलो मन छ मन हुँदाहुँदै पनि छोटो समयको लागि आएको हुनाले मैले सबै साहित्यिक मनहरू मेरो आदरणीय गुरुहरू आदरणीय साहित्यिक मनहरूसँग भेट्न सकिरहेको छुइनँ र उहाँहरूलाई यही मुक्तकमाला मार्फत यहाँहरूले उहाँहरूको कानमा होला उहाँहरू सधैँ मेरो मनमुटमा रहनुहुनेछ यति कुरा मैले तपाईँको मुखबाट जाओस् न त भनेर पनि यो कुरा जोड्न चाहेको हो धेरै सम्झिनुहुन्छ माया गर्नुहुन्छ देशलाई माया गर्नुहुन्छ अनि गृह जिल्ला झापालाई माया गर्नुहुन्छ आइरहनुहुन्छ समय मात्र नजुरेको हो सबैजनासँग भेट गर्नलाई हामी मुक्त सुनौ दाजु मेरो लागि आफ्ना रहरहरू मारे होला आमा मेरा लागि आफ्ना रहरहरू मारे होला आमा कति भक्कै बसी दिनरात होला आमा मैले कहिले तिर्न सकुला तिम्रो मायाको ऋण मलाई जन्माउँदा कति आँसु झारे होला आमा मलाई जन्माउँदा कति आँसु झारे होला आमा पक्कै आमा महान हुनुहुन्छ अर्को मुक्तक सुनौ मन सुम्पेर माया गर्थिन् सम्झा नासक गुणको मन सुम्पेर माया गर्थिन् सम्झा छ गुणको मुहारमा त्यति चमक के चमक हुन्छ र जुनको मायाले जति जति रेट्यो सारङ्गी धुन जस्तै उति उति मधुर लाग्ने मनमा धुन छ उनको उति उति मधुर लाग्ने मनमा धुन छ उनको अर्को मुक्त हामी सँगसँगै सुन्नेछौँ पुनः सँगै अङ्गालोमा जोडिएको याद होला नि तिमीलाई पनि सँगै अङ्गालोमा जोडिएको याद होला नि तिमीलाई पनि प्रेमले भिजेर मोडिएको याद होला नि तिमीलाई पनि बर्सातका अमृतमय बुँदहरूले थुक्क भिजाउँदा दुवै एउटा छातामा उडिएको याद होला नि तिमीलाई पनि दुवैले एउटै छातामा उडिएको याद होला नि तिमीलाई पनि थोरै सामाजिक सञ्जालको कुरा गरौँ फेसबुकको कुरा गरौँ विमल गिरी सामाजिक सञ्जाल फेसबुक र नेपाली साहित्य कसरी हेर्नुहुन्छ यो साँच्चै भन्नुपर्दा फेसबुकले गर्दाखेरि नभेटेको मान्छेलाई भेटियो नभेटेका साथीहरूलाई भेटियो नचिनेका साहित्यिक मनहरूलाई भेटियो उहाँहरूसँग जोड्न पाइयो थुप्रै कुराहरू सिक्न पाइयो यो फेसबुक र साहित्यको सम्बन्धले गर्दा नै अहिले यहाँहरूसँग मेरो भेटघाट भयो हजुर हामी टाढा त होइनौँ एउटै जिल्लावासी थियौँ तर यस्तै माध्यमहरूले गर्दाखेरि यही साहित्यिक सञ्जालले गर्दा फेसबुकका सञ्जालले गर्दा हामी टाढा टाढाका सँगै भयौँ यो साह्रै खुसी कुरो हो म एकपटक जुगर जुगर वर्गलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि उहाँले गर्दा नै हामी एकअर्कामा नजिकिन पायौँ फेसबुकले आत्मीयता थपेको छ लेखक मनहरूमा एकदम स्योर हो यो मुक्त सुनाउन चाहन्छु म कहिल्यै तृप्त नहुने प्रेमको मात दिएर गयौ कहिल्यै तृप्त नहुने प्रेमको मात दिएर गयौ बैगुनी रहेछौ मनमा पसी घात दिएर गयौ मैले जुन घाम दिइरहेँ तिम्रो खुसीको लागि मैले जुन घाम दिइरहेँ तिम्रो खुसीको लागि तिमी सदाका लागि अधेरी रात दिएर गयौ तिमी सदाका लागि अधेरी रात दिएर गयौ अर्को मुक्तक सुनौ हामीसँगै तिम्रो घरमा नआएको धेरै भयो डोलमा तिम्रो घरमा नआएको धेरै भयो डोलमा छानेको जाँड नखाएको धेरै भयो डोलमा आउँ कि क्या हो न्यास्रो ला, लागिरहेछ तिम्रो जवानीको प्यास मेट्न नपाएको धेरै भयो डोलमा प्यास मेट्न नपाएको धेरै भयो डोलमा के भन्नुहुन्छ बाजुले यस्ता मुक्तक सुन्दा यो श्रृङ्गारीको मुक्तक हो उनलाई पनि यही कुराहरूको म थोरै थोरै डिफिनेसन दिन्छु कहिले कहिले व्याख्या गर्छु अब उनले बुझिने कुराहरू मुक्तक लेखनमा यहाँसम्म आफू आइपुग्दा थोरै सुरुवाती दिनहरूलाई सम्झौँ न कहिलेबाट लेख्न सुरु गर्नुभएको मुक्तक मुक्तक भन्दा पनि नेपालमा जब सोह्र वर्ष पहिले नेपालमै म थिएँ त्यस समयमा तिस पैँतिस सालदेखि नै थोरै थोरै लेख्थेँ हजुर हजुर लेख्ने चाहिँ अब पहिले मधुपर्कमा गरिमामा एक दुईपल्ट कविताहरू गीतहरू पनि छापेको थियो हजुर हजुर त्यस पश्चात लेख्दै लेख्दै जाँदा एउटा गीती सङ्ग्रह गीती सिडी उपासना भन्ने गीती सिडी त्यहाँ पनि त्यो पनि हामीले दुई तिनजना भएर बनायौँ त्यसमा चारवटा गीत मेरा रेकर्डहरू भएका छन् रेकर्ड भएका छन् हजुर त्यसपछि लेख्ने क्रमहरू थोरै थोरै थोरै थोरै लेख्दै लेख्दै गइरहेको अलिअलि अलिअलि खारिने गइरहेको महसुस भइरहेको छ खासै मुक्तकारै हुँ म भन्न सक् चाहन्न म एउटा राम्रो पाठक हुँ हामीले बरोबर कार्यक्रम मुक्तक मालामा तपाईँका दमदार मुक्त खरफहरू श्रोताहरू समक्ष बाँड्दै आइरहेका छौँ तपाईँले म होइन होइन भने पनि हामी भन्छौँ राम्रो मुक्तक लेख्नुहुन्छ गजबको मुक्तक लेख्नुहुन्छ कोबाट बढी प्रभावित हुनुहुन्छ मुक्तक लेखनमा उहाँको मुक्तक चाहिँ तपाईँलाई यति मनपर्छ कि जसले तपाईँलाई हरेक पटक प्रेरणा दिइरह्यो मुक्तक लेखनमा हरिभक्त कटुवालको मुक्तकहरूबाट म प्रभावित छु साँच्चै भन्नुपर्दा थुप्रै मुक्तकारहरू सबै नाम म भन्न मलाई आउँदैन हजुर अब भीमदर्शन रोका हजुर उहाँ सशक्त मुक्तकार उहाँको मुक्तकदेखि म साह्रै प्रभावित छु उहाँ हाम्रो आदरणीय गुरुहरूको मुक्तकहरू पढेरै थोरै थोरै दुई चार शब्द पढ्ने गरेको हुँ मुक्तक सुनाउँदै लाज छोप्न एक सरो नाना भए पुग्छ मलाई लाज छोप्न एक सरो नाना भए पुग्छ मलाई शान्त मनले दुई छाक खाना भए पुग्छ मलाई रमाउन सक्छु दाउराको बारी बेचेरै भए पनि धरतीमा उतिनेलाई छाना भए पुग्छ मलाई धरतीमा उतिनेलाई छाना भए पुग्छ मलाई अर्को मुक्तक सुनाउँदै हजारौँ आशा देखाएर मलाई पिएर गयो हजारौँ आशा देखाएर मलाई पिएर गयो यौवन छुल्ल पारी सर्वस्व लिएर गयो उपयोग गर्यो जिन्दगी उपयोग गर्यो जिन्दगी भन्दै तर आज आएर दुखी रहने घाउ नासोको रूपमा दिएर गयो दुःखी रहने घाउ नासोको रूपमा दिएर गयो अर्को मुक्त पनि सुनौँ हामी तिम्रो मुहार फेर्न केही गर्दैछु आमा तिम्रो मुहार फेर्न केही गर्दैछु आमा सपना टिपेर मनमा भर्दैछु आमा तिम्रो लहरी खोकी सम्झिँदा परदेशमा जीवन उमर्नलाई बिउ छर्दैछु आमा जीवन उमर्नलाई बिउ छर्दैछु आमा टपक्क टिपेर पीडालाई यसरी मुक्तकमा पनि उतार्न सकियो हजुर तपाईँले गीती सङ्ग्रह निकाल्नुभयो हाइकु सङ्ग्रह निकाल्नुभयो मुक्तक सङ्ग्रह निकाल्नुभयो कुन विधामा आफूलाई बढी तृप्त पाउनुहुन्छ पहिलोपटक गीती सङ्ग्रह सम्झनाका तरेलुहरूबाट सुरु गरियो हजुर त्यस पश्चात आएर गोदुली मन मुक्तक सङ्ग्रह त्यस त्यस पछाडि आएर स्पन्दनका छालहरू मुक्तक सङ्ग्रह दुईवटा मुक्तक सङ्ग्रह भएको कारणले मलाई विशेष गरेर मुक्तकमै मेरो विशेष रुचि छ र यसै विद्यालय म अगाडि बढाउन चाहन्छु भन्ने मेरो धोको छ अझै पनि अझै पनि थुप्रै पाण्डुलिपिहरू छन् अझै पनि एउटा दुईवटा मुक्तक हुने पाण्डुलिपिहरू तयार छन् आउने दिनबाट त्यो पनि सम्झेको छु र मुक्तक विधालाई नै विशेष गरेर म मेरो विधा सम्झन्छु जुन मेरो मुख्य विधा यसरी नै मुक्तक प्रतिको तपाईँको प्रेम तपाईँको लगाव लामो समयसम्म रहिरहोस् अनि हामीले तपाईँका यस्तै गजब गजब मिठा मिठा मुक्त खराबहरू सुन्न पाइरहौँ मुक्तक नै सुनौँ हामी फुत्कनै नसकिने दङ्ग गनाउने भिडमा छु फुत्कने नसकिने दङ्ग गनाउने भिडमा छु आफूलाई गाह्रो पर्दा दसैँ मनाउनेहरूको भिडमा छु मेरा छिमेकी आफन्त र परिवेश नसोध भो मेरा छिमेकी आफन्त र परिवेश नसोध भो तिलको गेडालाई पहाड बनाउनेहरूको भिडमा छु तिलको गेडालाई पहाड बनाउनेहरूको भिडमा छु अर्को मुख नफक्रिँदै कोपाले कोपिलामै झरेर बाँचेको म नफक्रिँदै कोपिलामै झरेर बाँचेको म भिरको तल बगरमा परेर बाँचेको म चिता सजाइसकेको थियो कालले चिता सजाइसकेको थियो कालले जिन्दगीको यात्रामा मरेर बाँचेको म जिन्दगीको यात्रामा मरेर बाँचेको म साँच्चै गजबको मिठो मुक्तक लेख्नुहुन्छ र सुनाइरहनु पनि भएको छ हामी कार्यक्रममा मजा लिइरहेका छौँ परदेशमा बस्दै घरको माया कुन कुन बेला चाहिँ बढी झाङ्गिएर आउँछ जब जब चाडपर्वहरू नजिकिन्छन् हजुर हजुर दसैँ तिहार साउने सङ्क्रान्ति माघे सङ्क्रान्ति अब यस्ता यस्ता कुराहरू तिज यी कुराहरू परदेशमा हुँदाखेरि सधैँ सधैँ सधैँ मनमा छचल्किरहन्छन् आफन्तको याद देशको माया माटोको माया यी कुराहरूले सधैँ सधैँ सधैँ पिरुलिरहन्छ त्यसैलाई उन्दै ती कुराहरूलाई सम्झँदै कहिले कहिले त्यही विषयवस्तुलाई टपक्क टिपेर लेख्ने गर्छु सुनौ न त्यो स्वादको पनि मुक्तक सुनौ न अनि मनमा कता कता आमाको धेरै याद आउँछ आमाको यादलाई फेरि उन्दै कहिले कहिले मुक्तक चट्ट लेख्छु आमाको यादमा एउटा पारी छु निरुत्तरित हुँदै चुलो बाल्दैछु आमा पारी छु निरुत्तरित हुँदै चुलो बाल्दैछु आमा अप्ठ्यारालाई छिन्किँदै जीवन पाल्दैछु आमा पल पल हत्केला घोटेर कहिल्यै पनि नरुकी नरुकी जिन्दगी धुलो रहेछ हल्लाएर चाल्दैछु आमा जिन्दगी धुलो रहेछ हल्लाएर चाल्दैछु आमा कार्यक्रममा पनि मैले केही समय अगाडि तपाईँका यी मुक्त बोल्ने अवसर पाएको थिएँ हजुर अर्को मुक्तक सुनाउँदै लुटतन्त्रले तमाम आँखाहरू धोएको बेला लुटतन्त्रले तमाम आँखाहरू धोएको बेला नेता मस्तीमा झुम्छन् पीडाले छोएको बेला हजारौं सपुतहरूको बलिदानीमा छार हाल्दै सरकार लोकतन्त्र मनाउँछ देश रोएको बेला सरकार लोकतन्त्र मनाउँछ देश रोएको बेला गजबको मुक्तक मुक्तकमा व्यङ्ग्य भयो भने बढी मजा हुन्छ है विशेष गरेर अब डाइरेक्ट भन्न मिल्दैन अप्ठ्यारो पर्ला अब यसरी लेख्दाखेरि अब हुन त गाई जात्रामा डाइरेक्ट भन्ने चलन पनि छ हजुर तर मुक्तक लेख्दाखेरि मुक्तकमा थोरै दुई चार शब्दबाट यसरी व्यङ्ग्य गर्दा मजा आउँछ अर्को व्यङ्ग्य कसौँ न यसरी नै भोक रोइरहेछ तेल चिनी चामल छैन रोल्पामा भोक रोइरहेछ तेल चिनी चामल छैन रोल्पामा बसाइ सर्न विवसन भैँसी बाँधेर खोल्पामा ए नालायक सरकार जनतालाई जवाफ दे छिटो ए नालायक सरकार जनतालाई जवाफ दे छिटो कहिलेसम्म एक पोको नुन पठाउँछस् डोल्पामा कहिलेसम्म एक पोको नुन पठाउँछ डोल्पामा यसरी खबरदारी गर्नु पनि पाइयो हजुर पाइयो कार्यक्रम मुक्तक माला बेल्जियममा हुँदा इन्टरनेट तरङ्गबाट डाउनलोड गरेर सुनिरहनुहुन्थ्यो आज प्रत्यक्ष हामी यसरी कुराकानी गरिरहेका छौँ तपाईँका मुक्त करपहरू मैले धेरै पटक कार्यक्रममा बोल्ने अवसर पनि पाएको छु कस्तो लाग्छ कार्यक्रम तपाईँलाई रेडियो भिजन एकानब्बे पोइन्ट छ मेगा म परदेशमा बसेर पनि सधैँ सुन्छु अहिले त थुप्रै अङ्कहरू पार गरिसकेको अवस्था छ यहाँहरूले विभिन्न मुक्तक मनहरूलाई यहाँहरूको कार्यक्रम मार्फत पेस गर्नुहुन्छ यो म प्रत्येक पटक यो मुक्तकमाला जुन यहाँबाट प्रसारण हुनुहुन्छ बिर्तामुडबाट यो म सधैँ सुन्ने गर्छु आफ्नो व्यस्त समय चोरेर आउनुभयो परदेशबाट घर आउँदा यो समय जुन कार्यक्रम मुक्तक मालालाई तपाईँले दिनुभएको छ हामी एकदमै आभारी छौँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ के भन्न चाहनुहुन्छ अन्त्यमा कार्यक्रम मुक्तकमाला सुनिरहनुहुने सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई देश विदेशमा रहने सम्पूर्ण मुक्तकिला मनहरू प्रिय साथीहरूलाई मेरो मुक्तक सुनिदिनुभयो भयो यहाँलाई हार्दिक आभार व्यक्त गर्छु त्यस्तै गरेर रेडियो भिजन एकानब्बे पोइन्ट छ मेगा कार्यक्रम प्रस्तुता मदन भण्डारीज्यू र सम्पूर्ण हाम्रा कार्यक्रममा यहाँ जुन भएका टिमहरू जो हुनुहुन्छ उहाँहरूलाई सम्पूर्णहरूप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो केही शब्दहरू पनि म यहाँ टुङ्गाउन चाहन्छु र धेरै धेरै धन्यवाद धन्यवाद मथिले कम चौरी कोट बाटोमा मैचाङ भेटियो रूप किरानीलाई देखेर यो मनको तिर्खा मेटियो अब तलै जान्छु मै मैच्याङ तिम्रो आप्पालाई सोधेर अब तलै जान्छु मै मैच्याङ तिम्रो आप्पालाई सोधेर तिमी ल्याउँछु बनाइदिन्छु झुम्के बोली मेरो माया साँची राखे तानो हुन्छ हिमाल चुली तानो हुन्छ हिमाल चुली अब तलाई जान्छु मै मैच्या तिम्रो आप्पालाई सोधेर अब तलाई जान्छु मै मैच्या तिम्रो आप्पालाई नभ तिम्रो ढल्किन लाग्यो हरिएर छल्की छाला गर है कोही पापी तिमीसँग पल्की चाला तिमीसँग पल्की चाला श्रोता आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु विमल गिरिजीसँग प्रत्यक्ष स्टुडियोमा दाजुभाइ बसेर कुराकानी गऱ्यौँ आशा गर्छौँ तपाईँहरूलाई आजको यो अङ्क मन पर्यो तपाईँलाई कार्यक्रम कस्तो लाग्छ तपाईँको मनमा लागेको सल्लाह सुझाव प्रतिक्रिया हामीलाई बाँड्न सक्नुहुन्छ सँगै तपाईँले मुक्त खराबहरू पनि हामीलाई पठाउन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्क सम्झँदै आशालाई भने म मदन भण्डारी जाँदा जाँदै यो एउटा मुक्तक छोड्न चाहन्छु कि त धुर्त हुनुपर्छ कि त विदुषी हुनुपर्छ कि त धुर्त हुनुपर्छ कि त विदुषी हुनुपर्छ कि त ससाना कुराहरूमा खुसी हुनुपर्छ ए मित्र तिमी नेपालमा पदोन्नति चाहन्छौ भने पिउनदेखि हाकिमसम्म चाप्लुसी हुनुपर्छ पिउनदेखि हाकिमसम्म चाप्लुसी हुनुपर्छ हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्तक संसारमै महम पैसाको भए बैसको माया हो बैसको माया पैसाको छेउमा बाचाका सम्भुदा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा बनायो पैसाले गर्छन् पैसाको खेती विरतीको मोल घटो पैसाले गर्छन् पैसाको खेती विरतीको मोल घट्यो कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सङ्ग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा